छौ भने आऊ मेरै जन्म थलो साँच्चै मन्जुर छौ भने आऊ मेरै जन्म थलो छाडा रोज्न हुम्ला जुम्ला बारा दिन सक्दिन म बरु हार्छु आकाश काती तारा दिन सक्दिन म अझै माग्छौ ताजमहल सारा दिन सक्दिन म नुवाकोटको स्वीकृति स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएकी निर्मला थापाको यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोग दिनेश निरोलासँगै म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा आज पनि केही रात्रि गन्थन तपाईँका गजल र सुमधुर साङ्गीतिक गजल लिएर आएको छु कहिले समय बिताउन कति कठिन हुन्छ कहिले कति सजिलै बित्छ समय दुई हजार छैसठी सालको भदौ अस्ति मात्रै गयो जस्तो लाग्छ दुई हजार सडसठीको भदौ लागिसकेछ उज्यालोमा बुलबुल अस्ति मात्रै सुरु गरेको जस्तो लाग्छ बुलबुलले एक वर्ष पार गर्न लागिसकेछ यो वार्षिकोत्सवको सङ्घारमा आजको बुलबुल र आउँदो हप्ताको बुलबुल वार्षिकोत्सव विशेष रहनेछ सुमधुर गजलहरूका साथमा रात्रिगन्धनसहित तपाईँका गजलहरूको वाचन रहन्छ जीवन एउटा पाठशाला रे यही जीवनमा कति पाठ सिकिन्छ युगका कत्रा कत्रा कथाहरू यसै जीवनमा कथिन्छ सङ्घार जङ्घार कुनै के नाम दिउँ यो बुलबुललाई आज फेरि समय पुरानो भएको छ एकपटक आज फेरि लाग्दैछ एउटा लामो कालखण्ड समाप्त भएको छ र नयाँ युगको अभ्युदय भएको छ आज फेरि बुलबुल उही समयमा सुरु भएको छ हात तपाईँको साथ तपाईँको नयाँ भेट नयाँ प्रेत थप ऊर्जाका साथ आएको छु यो साँझ यो क्षेण यो पल न हिजो थियो न भोलि रहनेछ न भूतो न भविष्यति मसँग प्रश्न नगर हिजोका किस्साहरू कस्ता छन् कति छन् कसरी गुज्रे अप्नी कहो अब तुम कैसे हो इतिहासले ठुल्ठुला पाठहरू पढाएको छ हामी रेडियोका प्रस्तोताहरूलाई अनि श्रोताहरूलाई पनि यिनै पाठहरूमा अभ्यस्त हामी थाहा छैन कति हदसम्मको दुःख गुजार्न सक्छौँ कति हदसम्मका खुसीहरूमा नमातिएर बस्न सक्छौँ तर मलाई यति थाहा छ दुई हजार छैसठीको भदौ एक्काइस गतिदेखि मेरा प्रत्येक बाणीहरूमा मेरा प्रत्येक श्वास प्रश्वासमा तनमा मनमा मस्तिष्कमा सरस्वती सरह अभिव्यक्त भएर साथ दिने तपाईँ सबै बिना यो एक वर्ष सफल रहने थिएन त्यसैले बुलबुल यो साँझमा आफ्नो नतसिर बनाएर तपाईँ सबैलाई एकपटक भन्छ नमो नम बोलीमा के हुँदैन यही एक वर्षको बुलबुलबाट पाठ सिकेको छु यो एक वर्षको अवधि मायाका छरप्रष्ट तरङ्गहरू विकेन्द्रित व्यक्तित्व एकत्रित गर्ने प्रयत्नहरू अवसरहरू सहयोगहरू साथ दिनेहरू साथ छाड्नेहरू सबै सबैबाट नयाँ अनुभव नयाँ आयाम बुलबुलले अब नयाँ जन्म लिएको छ गएको वर्ष यही समयदेखि उडिरहेकी बुलबुलचरी फेरि पनि उही दिशामा उही आकाशमा खुल्ला भएर आजाद भएर उडिरहेकी छे निरन्तर अब गन्थनको अर्थ छैन यी सोचाइहरूमा कति डुबिरहने तिमीभित्र त्यस्तो के छ बुलबुल कि तिमी यति धेरै प्यारो लाग्छौ यति पछि भेट भएका छौ सोची मात्र रहन्छौ के के सोचाइमा डुबिरहन्छौ इतने अच्छे क्यों लगते हो इतने अच्छे क्यों लगते हो किन सोचों में गुम रहते हो इतनी मुद्दत बाद मिले हो तिम्रो बिम्ब तिम्रै नाम भइदिउँ जस्तो लाग्यो तिम्रो बिम्ब तिम्रै नाम भइदिउँ जस्तो लाग्यो तिम्रै नाममा बदनाम भइदिउँ जस्तो लाग्यो दिनरात केवल तिम्रै सम्झनामा हराउने दिनरात केवल तिम्रै सम्झनामा हराउने सिलसिलामा त्यो एउटा काम भइदिउँ जस्तो लाग्यो तिम्रै नाममा बदनाम भइदिउँ जस्तो लाग्यो तिम्रो पनि दिन मेरै सम्झनामा बित्ने भए तिम्रो पनि दिन मेरै सम्झनामा बित्ने भए बिहानीको झुल्के घाम भइदिउँ जस्तो लाग्यो तिम्रो नाममा बदनाम भइदिउँ जस्तो लाग्यो रहस्यमा बन्छु मलाई पत्र पत्र खोल्छौ भने रहस्यमा बन्छु मलाई पत्र पत्र खोल्छौ भने तिम्रो हातको बन्द खाम भइदिउँ जस्तो लाग्यो तिम्रै नाममा बदनाम भइदिउँ जस्तो लाग्यो निलिमाको पवित्र यो मौन प्रेम कथाको निलिमाको पवित्र यो मौन प्रेम कथाको अनमोल परिणाम भइदिउँ जस्तो लाग्यो तिम्रो बिम्ब तिम्रै नाम भइदिउँ जस्तो लाग्यो तिम्रै नाममा बदनाम भइदिउँ जस्तो लाग्यो मलाई प्राप्त भएको यो गजल पुरानै बुलबुलियनको जुन अरू नामबाट आउने गर्थ्यो यो गजलसँगसँगै छोटो पत्र लेखिएको छ आजदेखि मेरा हर पत्र अनि गजलहरूमा केवल निलिमा उपनाम राखेर पढिदिनुहोला सहर देश वा कुनै अरू ठाउँले के नै फरक पर्छ र मलाई यो नाम प्यारो लाग्यो र राखेँ थ्याङ्क यू यति मात्र लेख्नु भएको छ र अब मैले उच्चारण गर्नुपर्दा निलिमाको गजल वाचन गरेर सुनाएँ आकाश जस्तो छाती ब्रह्माण्ड जस्तो शरीर पृथ्वी जत्रो टाउको मङ्गल ग्रह हाँक्ने बेग चान्चुने मानिस कहाँ जन्माउँछ र आमाले तर पनि प्रकृति छुच्चो छ यति विशाल मानिस चङ्गा जस्तो मन हालिदिन्छ मन मात्र उठ्छ चङ्गा जस्तै यही मन स्पर्धा गर्छ अर्को मनसँग चङ्गा जस्तै मनसँग मन चङ्गासँग चङ्गा जस्तै मेल हुन्छ टक्राउ हुन्छ धागो छिन्छ चङ्गा चेट कसले रोक्ने मनलाई कसले जोड्ने छिनेको चङ्गा आकाशभरि व्याप्त छन् सग्ला मनका छरप्रष्ट टुक्राहरू तिम्रो मन मेरो मन उसको मन कुन्नी कसकसका मनहरू व्याप्त छ आकाश मनका टुक्राहरू उन्दा उन्दै कुबेरले जस्तै तोरीका गेडाहरू थुक लगायो टिप्यो थुक लगायो टिप्यो घन्टौँ लाग्छ तोरी टिप्न वर्षौँ लगाएर चरित्र बनाउँछ मानिस करियर व्यक्तित्व बनाउँछ सजिलै कहाँ भन्छ र कतिलाई आदर्श बनाउँछ कति सङ्घर्ष गर्छ कति ठक्कर खान्छ अन्ततः एउटा बिन्दुमा बिना कुनै दोष बिना कुनै कारण मान्छेको शिकार त्यही चरित्र बन्छ त्यही व्यक्तित्व बन्छ न्याय संसारमा मिल्दैन त्यसै जन्मेनन् सतीहरू त्यसै निस्केनन् अभिशापका शब्दहरू यहाँ कति कति व्यक्तित्व भीमसेन थापा बाँचिरहेछन् भैरवरियाल बाँचिरहेछन् लेखा जोखा राख्ने कुनै युनिट छैन यहाँ प्रत्येक युगमा रावण जन्मेको छ प्रत्येक युगमा राम जन्मेको छ तर प्रत्येक युगमा वाल्मिकी जन्मेनन् त्यसैले प्रत्येक युगका रामायण लेखेनन् सत्यमेव जयते सत्यको अवश्य जित हुन्छ प्रतीक्षा गर्नुपर्छ ढिलो होला अर्कै कुरा तर जित सत्यकै हुन्छ मनमा भित्रबाट पवित्र रूपमा जुन दिन भावना उठ्छ अब म ईश्वरको खोजीमा लाग्छु तत्क्षण ईश्वर उसको पछाडि लाग्छ ईश्वरलाई पत्यार छैन उसले आफूलाई खोज्नेछ यात्री अगाडि बढ्छ ईश्वरको खोजीमा ईश्वर उसकै पछि पछि उहीसँग हिँड्छ उसलाई दुःख दिनको लागि कदम कदममा समस्या पल पलमा अप्ठ्यारा प्रत्येक बिन्दु भयङ्कर ईश्वर उसको परीक्षा लिँदैछ यात्री सङ्घर्ष गर्छ डटेर लाग्छ मरिमेट्छ ईश्वर हल्लिन थाल्छ अब ईश्वर डराउँछ यात्रीसँग किनकि उसका हरेक परीक्षा यात्रीले पार गरिसक्यो त्यसपछि ईश्वर अन्तिम अस्त्र फ्याँक्छ अब एउटा परीक्षा अर्को गर्छु यात्री थाकिसक्यो ईश्वर खोज्दा खोज्दा यहाँनिर उसले सम्झौता गर्नुहुन्न यही एउटा बिन्दु बाँकी यहीँ आइपुग्दा किन निराश हुन्छ यात्री यात्रीले बुझ्नुपर्ने हो यो अन्त्य हो ईश्वरको अन्तिम दुःखसँग हार खाएर हजारौं यात्री मार्गबाट विचलित भएका छन् तसर्थ हार खानु छैन जति नै कठिन बाटाहरू किन नहुन् विचलित हुनु छैन जुन समय लाग्छ कि अब सङ्घर्ष गर्न सक्दिनँ ठिक त्यही बेला जोस ल्याउनुपर्छ किनकि ईश्वर जित्ने अन्तिम समय त्यही हो अब सक्दिनँ कि सायद यही नै मेरो गन्तव्य हो कि भनेर जब विश्राम गर्न मन लाग्छ सम्झनु त्यो अन्तिम परीक्षा हो त्यो पार गर्ने बित्तिकै पछाडि बसेको ईश्वर अगाडि प्रकट हुन्छ अगाडि आउन कर लाग्छ सत्य त्यही हो ईश्वर क्रूर छ ईश्वर निर्दयी छ सङ्घर्ष जो गर्छ उसको खोजी जसले गर्छ ईश्वर त्यसैलाई दुःख दिन्छ सत्य जहिले पनि जित्छ तर ढिलो जित्छ अन्धकार कति ठुलो छ तर सानो दियोले चिरेर फ्याँक्छ पहाड कति विशाल छ एउटै बज्र काफी छ यसलाई तोड्न हात्ती कत्रो छ एउटा अङ्कुशको भरमा बसमा आउँछ चिसो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 ठाउँमा म बस्छु प्रभु तिमी मान्छे भन कुनै दिन बुलबुलमा घनश्याम पथिको यो गजल सुनाइयो उनकै आवाजमा ईश्वर सधैँ भाउ खोज्छ उच्च स्थानमा बस्छ सर्वशक्तिमान छ यस्तो ओम्नी प्रेजेन्स ईश्वरसँग हामी मानिसको के लाग्छ र अनि ईश्वर भइसकेपछि उसैले भाउ खोज्छ भने हामीले गर्ने के सायद त्यही पीडा अभिव्यक्त गरेका छन् घनश्यामले ईश्वर अनि ईश्वरीय सबै मान्यताहरू शिरमा बोकेर हिँड्छौँ हामी मानिसहरू तर पनि कति ठाउँमा ईश्वर च्युत हुन्छ आफ्नो धर्म कर्तव्य बाचाबाट चुक्छ ईश्वर र कप्टी बन्छ मानिसलाई दुःख दिन्छ अनि हामी मानिसले भन्नै पर्छ तिम्रो ठाउँमा म बस्छु प्रभु तिमी मान्छे भन बाबामा पनि ईश्वर जस्तै हुन्छन् शिक्षक पनि ईश्वर जस्तै हुन्छ ईश्वर जस्तै के ईश्वर नै भनिदिए हुन्छ कतिपय मित्रहरू ईश्वर सरह हुन्छन् पुरुष पुरुषबीच ईश्वरीय मित्रता कायम हुन्छ स्त्री स्त्रीबीच ईश्वरीय मित्रता कायम रहन्छ त्यस्तै पुरुष स्त्रीबीच ईश्वरीय प्रेम रहन्छ नुरजहाँको लागि शाहजहाँले बनाएको ताजमहल ईश्वरीय प्रेमकै प्रतीक हो लैला मजनुको प्रेम ईश्वरीय रट्छौँ हामी हिर राजाको त्यस्तै रोमियो जुलेटको त्यस्तै टाइटानिकका रोज र ज्याकको प्रेम पनि त ईश्वरीय थियो यदि यी सब ईश्वरीय प्रेम हुनु भने चर्चामा नआएका अरू कति प्रेमहरू पनि ईश्वरीय नहोलान् र तर चर्चामा जब आयो तब आयो जब पृथक किसिमको ट्रेजेडी देखा पर्यो प्रेममा एकअर्काको ईश्वर प्रेमी प्रेमिका हुन्छन् ईश्वर सधैँ उच्च हुन्छ पीडित सधैँ मानिसको जुनी बोक्छ हुनसक्छ हामीमध्ये कतिका प्रेमी प्रेमिकाले सुखका लागि आफूलाई मानिस बनाई विदेश पलायन भएर ईश्वर बने होला अमेरिकामा सहयोग गर्ने प्रेमिकाहरू प्रेमिकालाई ईश्वर बनाउँछन् नेपालमा सङ्घर्षरत प्रेमीहरू पेल्नु पेल्यो भगवान भनी सबै सुखली पेल्नु पेल्यो भगवान भनी सबै सुखली स्वर्गमा बसी फुर्ती होइन पृथ्वी झरी दुःख गर्न तिम्रो ठाउँमा म बस्छु प्रभु तिमी मान्छे बन पावरफुल व्यक्ति ईश्वर बन्छ प्रेममा एउटा पावरफुल हुन्छ एउटा कमजोर ट्रेजेडी त्यसले भोग्छ जसले कोपअप गर्न सक्छ त्यो मानिसको जुनी भोग्छ आफूमा जो चित्त बुझाउँछ प्रेमको रटना चटक्क छोड्छ र आफ्नो मात्र स्वार्थ हेर्छ ऊ पावरफुल हुन्छ किनकि उसलाई ट्रेजेडी पार गर्नु छैन ईश्वर उही भयो त्यसैले ईश्वर सदैव जित्छ मानिस सदैव हार्छ तर यो नसम्झनु ईश्वरले परिस्थिति नबुझेर त्यसो गरेको ईश्वरले भलिभाति बुझ्छ बन्दे कि मनमे क्या है अल्लाह जान्ता है मानिसको मनभित्र पसिसकेर निस्कने व्यक्ति ईश्वर हो त्यसैले बरु मन नदिनु दिने हो भने एउटा आँट पहिल्यै बोक्नु त्यो टुटेर केही फरक पर्नेवाला छैन साँच्चै तिमी भ्रष्ट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 थोपा थोपा सिरानीमा झरेपछि थाहा हुन्छ माया भन्ने कस्तो हुन्छ गरेपछि थाहा हुन्छ किनारैमा बसी अन्दाज गर्न धेरै सजिलो छ किनारैमा बसी अन्दाज गर्न धेरै सजिलो छ गहिराई जान्नलाई तरेपछि थाहा हुन्छ माया भन्ने कस्तो हुन्छ गरेपछि थाहा हुन्छ खसालेर बोल्नेहरू धेरै हुन्छन् दुनियाँमा खसालेर बोल्नेहरू धेरै हुन्छन् दुनियाँमा जब आफ्नै भुमरीमा परेपछि थाहा हुन्छ माया भन्ने कस्तो हुन्छ गरेपछि थाहा हुन्छ प्रमेश्वरलाई कुल्चेउ कति जानेर या नजानेर प्रमेश्वरलाई कुल्चेउ कति जानेर या नजानेर उभिएको ठाउँ थोरै सरेपछि थाहा हुन्छ थोपा थोपा सिरानीमा झरेपछि थाहा हुन्छ माया भन्ने कस्तो हुन्छ गरेपछि थाहा हुन्छ अस्ट्रेलियाको सिडनीबाट प्रमेश कणेलले पठाउनु भएको गजल थियो यो वाचन गरेर सुनाएँ मैले मसँग निकै दिन अघिदेखिको एउटा रात्रिगन्थन छ मेरो साथमा जति बेला मैले रात्रिगन्थन पठाउनको लागि अनुरोध गरेको थिएँ उद्धव सिलवालले निकै अघि पठाइसक्नु भएको रात्रिगन्थन अबको कार्यक्रममा गर्छु अबको कार्यक्रममा गर्छु भन्दा भन्दै समय अभावले गर्दा आज विशेष बुलबुलमा अवसर परेको छ उहाँको रात्रिगन्थन शैलीको कथानक प्रस्तुति यस्तो छ जिन्दगीमा कहिलेकाहीँ अचम्म अचम्मका मोडहरू आउँछन् दुई कदम हिँडेपछि फर्कौँ फर्कौँ लाग्ने यसो गरेको भए हुने उसो गरेको भए हुने गल्ती नै गल्तीले ग्रस्त यो जिन्दगी उफ प्रसङ्गहरू धेरै छन् मलाई धेरैपल्ट यस्तो भएको छ कति जानाजान त्यसो गरियो कति अन्जानवश त्यसो गरियो जानाजान गरिएका गल्तीहरूमा म खेद प्रकट गर्दिनँ बरु उल्टै गर्व गर्छु फेरि अचम्मको कुरा एकातिर गल्ती भन्दैछु अनि अर्कोतिर गर्व अरे आफैलाई गजब लाग्छ कसैसँग सेयर गर्दिनँ डर लाग्छ फेरि उही आरोप आउने हो कि मनस्थिति कमजोर भएको बेलामा फेरि एकपल्ट पागल भनिदिने हुन् कि सुनिने गरी कान पछाडि त जसले जसलाई जे पनि भन्छन् नि गोदावरीका उद्धव सिलवाल अगाडि लेख्नुहुन्छ प्रेम गरेको थिएँ मेरो व्याख्या यही थियो प्रेम प्रेमको परिभाषा नबुझ्नेले इन्फ्याचुएसन भन्दा रहेछन् के अस्वीकृत प्रेम सबै इन्फ्याचुएसन मात्रै हो त समाजको नजरमा हामी एकअर्काको निमित्त लायक थिएनौँ मैले प्रतिकार गरेँ एक्लै कसरी प्रेम हुन्छ भन्ने कुरा मलाई थाहा थिएन बस थाहा थियो कि मैले प्रेम गरेको छु म उनलाई शत प्रतिशत बुझाउन चाहन्थेँ कि म उनलाई कति माया गर्छु एउटा निश्चित उचाइपछि प्रेमेल गतिविधिहरू अपच बन्दै जाँदो रहेछ समाजको लागि अनि स्वयं त्यो पात्रको लागि जो मेरो मथिङ्गलमा मेरी प्रेमिका भनेर बसेकी थिइन् करिब यो घटना दस बाह्र वर्ष जति अघिको हुँदो हो जति बेला म अठार उन्नाइसको थिएँ होला प्रेम एउटा रहर थियो त्यति बेला लभ लेटर दिन पाइयोस् गोदावरीको रोज गार्डनबाट दिनहुँ एक एक गुलाब टिपेर दिन पाइयोस् अझ कतिसम्म भने घरमा मिठो मसिनो पाक्दा पोल्टामा कतै लुकाएर खुवाउन पाइयोस् केटाकेटी नै हुँदो त्यति बेलामा सानो छँदा कतिपल्ट तछाड मछाड गर्दै सँगै लिङ्गेपिङमा झुन्ड्यौँ होला खोलामा माछा मार्न जाँदा कयौँपल्ट सँगै नाङ्गै पनि पौडी खेल्यौँ होला तर बिस्तारै बिस्तारै बाटाहरू छुटिए धेरै असमानताहरू उम्रिँदै गए हामी बीच ऊ पौडी खेल्दै किनारमा आइपुगी गिट्टी कुट्न मलाई एउटा भेलले बगायो छोरो मान्छे रगत पसिना गरेर बाबुआमाले राम्रै ठाउँमा पुर्याए बाटामा आक्कल झुकल भेट हुँदा पनि अब बोलचाल हुन छाड्यो हाम्रो म सोच्थेँ गिटी कुट्ने कि छोरी गम्मक्क परेर म त्यसै बोल्दो रहेनछु खै ऊ के सोच्थे बोलाउँदिन थिए यौवनले बिस्तारै जरो हाल्दै जाँदा विपरीत लिङ्गीप्रति झुकाव हुनु वा मनमा अनेकन तर्कनाहरू आउनु स्वाभाविक नै थियो तर ममा एउटा अस्वाभाविकता मौलाउँदै गयो जब जब म कुनै युवतीको नजिकमा हुन्थेँ एक किसिमको डर जस्तो खै के हो के हो मनभरि व्याप्त हुन्थ्यो धेरै केटी साथीहरूको माझमा म आफूलाई असहज महसुस गर्थेँ एकान्तमा बस्दा सोचेका उश्रृङ्खल कुराहरू फ्याट्ट फुत्किने पो हो कि भन्ने डर पनि हो कि कस्तो लजाउँछ कसैले भन्थे तर वास्तवमा म डराउँथेँ सहजता खोज्दै जाने क्रममा मेरो मथिङ्गल उनैको वरिपरि घुमिरहन्थे म सोच्थेँ के कमी छ र उसमा मेरो अर्को चेतन मन मन थियो त्यो तेरो लायक छैन त समाजको हस्ती होस् त्यो केवल एउटी गिट्टी कुट्नेकी छोरी कहिले सम्भव छैन नसोच न मैले कसैलाई उसको बारेमा केही भनेको छु न कसैले मलाई केही सोधेको छ अमुक भाषामा आफ्नै बारेमा एउटा हल्ला मैले सुने फलानो त यस्तो भयो अरे फलानो त उस्तो भयो अरे फलानीको पछि पछि हिँड्छ अरे यस्तो सोचेको थिएँ त्यसको बारेमा उस्तो सोचेको थिएँ त्यसको बारेमा धेरै कुराहरू झमक्क साँच परेको थियो एकदिन उनले मलाई बोलाइन् तपाईँ किन यस्तो भएको तपाईँको बारेमा म यस्तो कुरा सुन्न पनि सक्दिनँ र चाहन्न पनि तपाईँ कमजोर त यसै हुनुभयो उसै हुनुभयो मेरा बल्ल बल्ल छोपिँदै गएका कमजोरीहरू पनि बिस्तारै बिस्तारै उग्रँदैछन् बिन्ती छ यस्तो पागलपन नदेखाउनुहोस् म झसँग बिउजिए जस्तो भएँ मेरा बल्ल बल्ल छोपिँदै गएका कमजोरीहरू पनि बिस्तारै बिस्तारै उग्रदैछन् उसको वाक्य मेरो दिमागमा घनले हाने चाहिँ बज्रिए आर्थिक असमानता शैक्षिक असमानता सामाजिक असमानता यही नै हुन् कमजोरीहरू वा अरू पनि धेरै दिनसम्म प्रश्नै प्रश्नको भुमरीमा रुमल्लिरहेँ एक हिसाबले भुलिदिएँ मैले सामाजिक हिसाबले एउटा ठूलो सजाय पाएको अनुभव मैले गरेको छु कुन मोडमा मैले के गल्ती गरेँ मलाई अझै थाहा छैन चाडबाड वा अन्य कुनै पर्वमा जब उनी माइती आउँछिन् देखभेट हुन्छ एउटा अचम्मको घुटन केले केले घाँटी निमोटे झैँ लामो समयसम्म अविच्छिन्न शून्यताभित्र आफूलाई पाउँछु अनि अनायासै चिच्याउन मन लाग्छ हो मैले प्रेम गरेँ कहिलेकाहीँ एकान्तमा बसेर रोमान्टिक कुराहरू सोच्न मन लाग्छ केही विगतहरू जति बेला मैले आफूलाई प्रेमको अनन्त उडानमा पाएको थिएँ साँच्चै जस्तो सुकै मन उडेर भरङ्ग भएको बेलामा पनि मलाई आनन्द दिन्छन् ती पलहरूका स्मृतिहरूले उनी पानीको गाग्रो बोकेर आउँथिन् म कतै उनको नजर पर्ने ठाउँमा बसेर कुनै स्टाइल देखाइरहेको हुन्थेँ उनी नुहाएर फर्काँदै गर्दा म काइयो बोकेर आफ्नो कपाल मिलाइरहेको हुन्थेँ मलाई अझै पनि याद छ उनको त्यो हरियो रङको रुमालमा कलेजी रङको बाघको ठुलो बुट्टा थियो तुम्हारे शहर का मौसम बड़ा सुहाना तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे मैं एक शाम चुरा लूं अगर बुरा न लगे मैं एक शाम चुरा लूं अगर बुरा न लगे तुम्हारे शहर का डूबना है तो इतने सुकून से डूबो जो डूबना है तो इतने सुकून से डूबो डूबो సరే గగరి సరే దని సదని గదని రే దగగ సరే దని సరే గగరి సరే దగరి మమ గరి గరి మమ గఢర మద గమ గఢర మని నిద మద మద నిదా జోడు जो डूबना है तो इतने सुकून से डूबो के आस पास के आस पास की लहरों को भी पता न लगे के आस पास की लहरों को भी पता न लगे के आस पास की लहरों पता न लगे तुम्हारे शहर का मौसम तुम्हारे बस में अगर हो तुम्हारे बस में अगर हो तो भूल जाओ हमें तुम्हारे बस में अगर हो तो भूल जाओ हमें भूल जाओ हमें तुम्हारे बस में अगर हो तो भूल जाओ तुम्हें भुलाने में शायद हमें जमाना लगे तुम्हें भुलाने में शायद हमें जमाना लगे तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे हमारे प्यार से हमारे प्यार से जलने लगी है एक दुनिया हमारे प्यार से जलने लगी है एक दुनिया हमारे प्यार से जलने दुआ करो दुआ करो किसी दुश्मन की बदुआ न लगे दुआ करो किसी दुश्मन की बदुआ न लगे तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे मैं एक शाम चुराई अगर बुरा न लगे तुम्हारे शहर का मौसम तुम्हारे शहर का मौसम तुम्हारे शहर का मौसम हवस् त यिनै रात्रि गन्थन यिनै साङ्गीतिक गजलहरू सँगसँगै आजको लागि बुलबुलको समय सकिएको छ जाँदा जाँदै शङ्खमूल काठमाडौँबाट पठाइएको श्री निरौलाको गजल वाचन गर्दै उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे विदा माग्दैछौ दिनुपर्ला तिमीलाई चुरा उपहार दिनु तिमीलाई चुरा उपहार माछा पाल्न पोखरीमा भुरा उपहार बाँडफाँडमा जुनी बित्यो नारा पुरानो भो बाँडफाँडमा जुनी बित्यो नारा पुरानो भो बङ्ग्याउन खोक्रो भाषण कुरा उपहार माछा पाल्न पोखरीमा भुरा उपहार आपसमा बोली सुन्ने कसको फुर्सद छ र आपसमा बोली सुन्ने कसको फुर्सद छ र बन्द खाम झर्यो बल्ल पुरा उपहार दिनु पर्ला तिमीलाई चुरा उपहार माछा पाल्न पोखरीमा भुरा उपहार बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति